दुई काजी चतुर्भुज सिंहका पुर्खाले कतिखेर कुन ठाउँबाट कसरी यस क्षेत्रमा प्रवेश गरी आज यस क्षेत्रको सारा हाल हैकम आफ्ना हातमा लिए यो कुरा त किटान साथ भन्न गाह्रै पर्छ तर जान्ने बुझ्नेहरू भन्छन् यिनका खानदान सधैँ यस्तै हाल हैकमवाला थिएनन् पर किन जानु यिनै चतुर्भुजका बाजे गरुड सिंह बगाल देख्दा देख्दै यस ठाउँमा एउटा मामुली हैसियतका क्षेत्री थिए घरमा बिहान बेलुकी ताउलो पोल्न पनि धाउधो पर्न थालेपछि यिनले नेपाल खाल्टो पसेर पल्टनमा जागिर खाने विचार गरे अनि छेत्रीको बच्चो देख्नमा खाइलाग्दो भएकाले तुरन्तै सिपाहीमा पनि बिकिहाले यसरी सिपाहीमा बिकेपछि यिनले आफूभन्दा माथिका अफिसरलाई पशुपति गोजेश्वरीको फुल प्रसाद चन्दन टिका नियमित रूपले टक्राएर जमदारीसम्मको सिँढी उक्ले यसरी एक्कासी जमदारीको टाउकामा पुगेपछि निमुखा गाउँलेहरू यिनको धाक र बाप मान्न थाले अनि यसै बेला उनले यस ठाउँको आफ्नो पुर्ख्यौली सानो खरको झुप्रोलाई दुई तले घरमा साटे यिनै गरुड सिंहका माइला छोरा हुकुम सिंहले पनि बाबुको पल्टनिया परम्पराको कारणले तत्कालै पल्टनमा जागिर पाए अनि बाबुकै परम्पराको बाटो अप्नाएर अर्थात् माथिका अफिसरहरू कमान्डर इन चिफसम्मलाई नियमित रूपले पशुपति गुजेश्वरीको चन्दन टिका टक्राएर र बखत बखतमा घिउका ठेकी खसी र आफूले ढिँडो खाएर पनि मसिना चामलका धोक्रा ओसाएर चाँड चाँडै उन्नतिको खुड्किलो चढे सिपाहीपछि हुद्दा जमदार र एकदम ऐटनीमा पुगे अनि त्यसै बखत शिकार गएका बेला महाराज चन्द्र शमशेरलाई काँध चढाउन पाउँदा महाराज खुसी भएर एकैपल्ट मेजर कप्तान पदमा उकालेका थिए साथै यसै ठाउँमा उनले खानकीका रूपमा सयौँ हलको पखेरो बिर्ता पनि हात लाए यसरी आफू अफसरीमा ओक्लनासाथ सबैभन्दा पहिले उनले आफ्नो पराले छानो भएको घरलाई झिँगटीको छानोमा बदले र त्यस क्षेत्रमा पहिलो झिँगटीको छाना हाल्ने मानिस उनै भए यस प्रकारबाट त्यस क्षेत्रमा झिँगटीको छाना हाल्ने पहिलो व्यक्ति र राजाका पल्टनमा कप्तानीसम्म दर्जा पाएकाले उनी त्यस ठाउँका सबैभन्दा धाक र रवाफवाला मान्य र काजी खानदानका भए गरुडे जमदारको छोरो हुकुमे बगाल अब काजी हुकुम सिंह भए अनि हुँदाहुँदा उनको नाउँ पनि बिर्सेर दर्जाबाटै उनी सम्बोधित हुन थाले कप्तान काजी हुकुम सिंह बगाल अथवा कप्तान काजी मानिस देश खाइ शेष भएकाले र जन्मजातै धूर्त प्रकृतिका भएकाले उनले सुरुमै पनि त्यहाँका साना साना जग्गावाल बाहुन क्षेत्री सन्यासीहरूलाई क्रमशः मुठीमा पारिसकेका थिए पछि पल्टनमा अवसरी दर्जामा पुगेपछि त उनले एक एक गर्दै उनीहरूलाई आफ्ना कुटनीतिद्वारा परास्त गराउँदै या त आफ्ना हैकम मुनि आउन बाध्य तुल्याए या त्यहाँबाट उठीवास लागेर भाग्न व्यवस्था ल्याए यसरी आफ्ना जोरी पारिका आफूसँग टक्कर लिन सक्ने जस्तालाई त उठीवास लगाउन सके भने यहाँका रैथाने बासिन्दा निमुखा दनुवार माझीका त के कुरा बिस्तार बिस्तार त्यहाँका कुन जमानादेखि आएर बसोबास गरी बसेका र मल्ल राजाका पालामै वरिपरि आँपटार भ्युटार भाङटार जोगिटार आदि जग्गा तारबाट किपटका रूपमा लाल मोहर सनद भई पाएका कुसुवार माझीहरूका ती किपट जग्गाहरू पनि आफ्नै खोवा बिर्ताभित्र पारेर त्यहाँका ती माझी दनुवार र केही तामाङ गाउँलाई पनि आफ्नै रैतानभित्र पारे यसरी लौ त भने इन्द्रावतीवारीको यो सम्पूर्ण सेरोफेरो आबादी बस्ती वन जङ्गल डाँडा खोरिया पर्ती पाखो आफ्नै खुवाभित्र समेटेर कप्तान काजी त्यस ठाउँका अघोषित राजा नै भए जसरी उनी तल्लो हैसियतबाट अनेक तिकडम दाउपेज धुर्त्याई चलख्याई र वृत्तिको नग्न प्रदर्शनबाट माथि उठेका थिए त्यति नै उनको हृदय क्रूर र स्वार्थी थियो आफ्नो स्वार्थको बाटोमा अलिकति पनि छेकवार बन्न सक्ने जस्तो कुनै व्यक्तित्व देखा पर्यो भने उनी कसरी त्यसलाई जरो मूलोदेखि नै उखालेर फ्याँक्ने भन्ने कुरामा चाणक्य झैँ सक्रिय भइहाल्थे कसैलाई कसरी सुलीको टुप्पामा पर्छ कसलाई कसरी रसाताल पर्छ र त्यो कसरी सिद्ध गर्न सकिन्छ भन्ने कुरा त उनले पल्टनमा छँदै सिकिसकेका थिए त्यसैले यस नीतिलाई उनी गाउँमा कठोरभन्दा कठोर रूपमा र अमानुषिकभन्दा अमानुषिक रूपमा व्यवहारमा लगाउन चुक्दैनथे यस भेगका माझी दनुवार अब पुरै उनका रैतानभित्र परिसकेकाले उनीहरूमाथि कप्तान काजीको व्यवहार अति नै अमानुषिक क्रूर र दमनकारी हुन्थ्यो साना साना कसुरमा कसैलाई छाँत गर्नु बाँसमा झुन्ड्याएर कोर्रा लगाउनु त मामुली कुरा थियो यसमाथि उनी कसैको घरबास उठाउनु पनि किन्चित हाच्किँदैनथे मन पर्यो भने कसैका छोरी बुहारीलाई आफ्ना खोपीमा खिच्याएर नङ्ग्याउनु हुर्मत लिनु त उनको सौख थियो त्यसैले उनीदेखि त्यहाँका सोझा सामु निमुका रैतीहरू यमराजसँग झैँ काम थिए उनीहरू आफूभित्रै यति आत्महीन भएर गएका थिए कि भित्रभित्रै कप्तान काजीप्रति असीम घृणा पालेर पनि बाहिर उनीहरू टाउको उठाउन सक्दैनथे बिस्तार बिस्तार रैतीको त्यो पुस्ता काजीको पैतालाको माटोलाई नै महाप्रसाद सम्झने संस्कारमा जकडिँदै जड हुँदै गयो मानिस मात्र होइन भनिन्छ कप्तान काजीका पालामा त्यहाँ वरिपरिका रुख बुट्यानसम्म पनि उनको हैकममा चल्न बेबस थिए र दुबो पनि उनको सामु मुन्टो उठाउन सक्दैनथ्यो यहाँका माझीहरूसँग अब जीवन निर्वाहका लागि पुग्ने कुनै पनि खेतीबारी रहेनन् सबै काजीकै बिर्ता भित्र समेटिए त्यसैले अब जति घर रैतीहरू बाँकी थिए ती सबै काजीकै बन्धुवा मजुरा थिए काजीकै कुट ठेक आँधियामा बेट बेगारीमा काम गर्थे र वर्षको चार छ महिना यसबाट उनीहरूको निर्वाह चल्थ्यो अनि त्यसबाट बाँकी काजीकै ज्याला बहुनी र गाउँघरका ज्याला बहुनीमा चल्थे अनि बाँकी दिन उनीहरूको सम्पूर्ण व्यवसाय नदीको इन्द्रावतीको पानीमा निर्भर गर्थ्यो त्यसै इन्द्रावतीमा डुङ्गा खेल्ने जाल हाल्ने दोवाली थुनेर माछा मार्ने तिनै माछालाई काजीको ठेकी बेठी भरेर बाँकी बचेको बजारमा बेचेर जीविका चलाउँथे यतिबाट पनि नधानिएको जीवन वनको ओल सिस्नु न्युरो जलुको र भ्याकुर गिट्ठो उमालेर तान्थे कुनै जमानाका तारघाट किपटका लाल मोहरिया सनदवाला माझीका सन्तान कप्तान काजीका पालासम्म यसरी उनैका पैताला मुनिका अर्धदास भएर उनैका दया र मायामा मर्ने बाँच्ने निरीह प्राणीका रूपमा साटिसकेका थिए ठुला घरे काजीका घरमा विशेष उत्सव चाडपर्व न्वारान पास्नी बिहे वर्तमान इत्यादि पर्दा त यी निरीह प्राणीहरूले पित्त छात्नु पर्थ्यो जिल्ला सदरमुकामबाट वा सहरबाट कुनै हाकिम हाइकाम सवारी सिकारी दौडा आदि आएका बेलामा त यिनीहरूका रित्ति नै मात्र होइन जिउका पसिना पनि नेत्रिन्थे काजीका हाइकामले आफ्ना बारी बगैँचाका आँप केरा कटहरदेखि लिएर ताजा सखरको भेली र बजार बेचेर नुन तेल गर्ने सपनामा भर्स्याउन हालेका ताजा अस्लाका सिलसम्म उनीहरूका हजुरमा दाखिल गरेर पनि सुख नपाएर चौबिस घन्टा उनीहरूका सामु हात जोडेर आज्ञाको तामेलीमा उभिनु पर्थ्यो यसरी नुनको सोझो गर्ने परम्परागत संस्कारमै घोलिएका यी निमुखा माझीहरूमा हाकिम हैकाम काजी बाहु साहेबका हुकुमको तामेली भन्दा पर उनीहरूको आफ्नो स्वतन्त्र अस्तित्व पनि छ भन्ने कुराको चेतना नै थिएन मालिकका धरतीमाथि मालिककै आकाशमुनि आश्रय पाएकाले कुनै तवरले पनि मालिकको विरुद्ध जानु हुँदैन भन्ने दीक्षा परम्पराद्वारा पाएका यिनका मनमा मालिकले जे जस्तो गरे पनि अतिको दृष्टिले सोच्नै उठ्दैन थियो देशको जीवनमा समाजको जीवनमा सोचाइमा बेला बखतमा परिवर्तन नआउने पनि होइनन् नआएका पनि होइनन् मानवीय आदर्श र मानवीय जीवन परिपाटीमा मान्यताहरूमा कति हेरफेर भए कति तलमाथि भए कति आदिम प्रथाहरू बिलाएर तिनका ठाउँमा नयाँ प्रथा नयाँ चालचलन उदाए र कति पुराना आदर्श आस्था र नयाँ आदर्श मान्यता झुल्किए तर यहाँका यी निरीह प्राणीहरूका बाँच्ने तरिकामा कुनै परिवर्तन देखिएन यसरी कप्तान काजीको पुस्ता टुङ्गियो अनि आयो चतुर्भुज काजीको पुस्ता यसै पुस्तामा उन्नाइस सय छयानब्बे सालको पर्व आयो दुई हजार सात सालको घटना भयो त्यति मात्र होइन केही वर्ष अघि मात्र दुई हजार सत्र साल पनि आयो यसले देशको राजनीतिक क्षितिजमा गुडुल्किएको अस्थिरताको कालो बादल त सफा भयो तर सामाजिक आर्थिक जीवनमा भने झन् जटिलता आयो यसै कारण इन्द्रावती किनाराका माझी दनुवारका अन्तर र बाह्य स्थितिमा पनि त्यस्तै जटिलता आयो खास गरी भूमा र उसका पुस्ताको मानसिकता र आर्थिक सामाजिक अवस्थामा त कुनै तलमाथि भएन उही परम्पराबाट एकपछि अर्कोमा सर्दै आएका आदिम संस्कार उही अन्धविश्वास डर र हिन्ताबोधको मानसिकता उही काजी बाबु साहेबका निरङ्कुश हैकम निर्दय थिचोमिचो र अमानवीय शोषणको घट्टमुनि पिधिएर सलबलाउने किराको जीवन तर जे होस् काजी चतुर्भुजको चरित्र बाबुको भन्दा केही फरक देखियो उनका बाबु जति क्रूर र धूर्त थिए जसरी उनी सामन्त युगका पूर्ण प्रतीक थिए चतुर्भुज काजी त्यति थिएनन् हुन त उनले पनि सामन्ती संस्कारभित्रै आफ्नो व्यक्तित्वको निर्माण गराएका थिए र केही हदसम्म बाबुकै पद जिन्नमा हिँडेर उनी पनि मेजरीको सिँढीसम्म उक्लेका थिए तर सायद उनको मानसिकताले युगको परिवर्तनलाई आफ्नो अचेतनमै पनि ग्रहण गरेको थियो कि कुन्नी उनले रैतीको शोषणको तरिकामा परिवर्तन ल्याएका थिए बाबुले जस्तो मारपिट र क्रूरतापूर्वकको दमनद्वारा रैतीमाथि शासन गर्नुको बदला उनीहरूमा आफ्नो मानवीयता उदारता दया र सहानुभूतिको विश्वास दिलाएर आफ्नो प्रभुत्व जमाउने कुरामा उनी विश्वास राख्थे यस्तै मिठाईमा लपेटेको अफिम चटाएर उनले आफ्नो सामन्ती सुविधाको उपभोग गर्थे पुरानो प्रथामा कुनै किसिमको कमी आउन दिएका थिएनन् सनातन रूपबाटै बेट बेगारी ठेकी कोसेली चक्रवृत्ति ब्याज बेदखली आदिको शोषणधारा अविरल प्रभावित थियो र उनले आफ्नो जिम्मेदारी सान हक हैकमलाई बढाएकै थिए तर जो यस शोषणको भागी थियो त्यसलाई शोषणको पीडाको भान नै हुँदैन थियो काजी मानसिक तौरबाट रैतीलाई दोहुन्थे तर रैती उनको मानवीय उदारता दया र सहानुभूतिको खोलभित्र लुगेको शोषणको क्रूर अनुहारलाई ठम्याउने असमर्थ हुन्थ्यो र उल्टो काजीको दया माया र मिठो व्यवहारप्रति कृतज्ञ हुन्थ्यो बुढा काजी जस्ता मालिक पाउनु त बाबै ठुला भाग्य चाहिन्छ पुछार चौरको बरको छारी मुनि भेला भएर दुःख सुखका कुरा गर्दा बुढा पुर्खाहरू सुर्तीको फाँक फक्याउँदै बिँडीको सर्को तानेर धुवा उडाउँदै बुजुर्ग स्वरमा बान्थे अरू सही थापेर मुन्टो हल्लाउँथे मानो उनीहरूले अभाव र दुःखको पहाड उठाएर बाँच्नु परेको त्यो काजीको शोषण नीतिको कारणले नभएर आफ्नो जन्मजात कमाईको कारणले हो उनीहरूको धारणामा कप्तान काजीको पालाको दाँजोमा बुढा काजीले त उनीहरूलाई राम राज्यको रैतानी दिएका थिए काजी चतुर्भुज सिंहमा यस्तो गुणको विकास हुनुमा कुनै अस्वाभाविक त थिएन किनभने उनको यौवनकालमा नै राणाहरूको अति क्रूर थिचोमिचोप्रति रैतीहरूमा दुनियाँमा उनीहरूका विरुद्ध विद्रोह र उकुस मुकुसको वातावरण बनेको उनले अनुभव गरिसकेका थिए र यसै उकुस मुकुस र विद्रोहको झिल्कोले पछि डढेलोको रूप लिएर युद्ध शमशेरले राजर्षिको मुकुण्ड ओढेर वनवास लाग्नु परेको दुई हजार सात सालमा मोहन शमशेर र उनका समस्त भाइ भतिजाले राजा त्रिभुवनका हातमा हाल हुकुम सुम्पेर डाँडो काटी जानु परेको कुरा पनि उनले प्रत्यक्ष देखेर भोगेर आएका थिए यिनी सबै कुराको देखाइबाट तीव्र मस्तिष्कका काजी चतुर्भुज सिंहले युगको तकाई कतातिर छ भन्ने कुरो ठम्याइसकेका थिए र साथै अनेक राजनीतिक हुल चाल विचार र सिद्धान्तका द्वन्द्वहरूमा प्रत्यक्ष अप्रत्यक्ष मुछिँदा पनि उनमा युगको संस्कार केही न केही हदमा परेको थियो यिनै सबै कारणले उनलाई आफ्नो परम्परागत सामन्ती संस्कारमा समय सापेक्ष परिवर्तन ल्याएर आफ्नो चरित्रमा त्यही परिवर्तन आरोपित गर्न करे लागेको थियो यिनै सब कारणले वर्तमान माझीका पुस्तामा बुढाकाजी चतुर्भुज सिंह उदार दयालु र देउता मालिक बनेका थिए हो बुढाकाजी त देउतै हुन् प्रत्येक बुढा र बुजुर्ग माझीका शिर एकैपल्ट हल्लन्थे भूमा माझी त झन् त्यसैले बुढाकाजीको परम भक्त थियो कप्तान काजीका पालामा उसले साना साना कुरामा पनि जुन पशुले झैँ पिटाई शास्ति र अपमान खानु परेको थियो जुन तिरस्कार हेला र छिछिको रौरव तुल्य पीडा भोग्नु परेको थियो त्यस पीडाको चस्काइलाई पनि अब उसले बुढा काजीको शीतल छायामा बिर्सिसकेको थियो त्यसैले ऊ बुढा काजीको कुनै पनि अनिष्टको आशंकाले मात्र पनि भित्रभित्रै कातर हुन्थ्यो र हत्तपत्त ऊ काजीको क्षमकुशल लिन काजीको सेवामा पुग्दथ्यो